नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट पनि मलाई साथ मिलिरहेको छ विष्णु र म छु तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुन्छौँ हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ र आज के हो मङ्गलबार व्यवसायमा भने मध्यकालीन समयमा निस्केका लकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेको छु कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकदोरी भाका राख्न चाहन्छु फिचित पारी उनको बस्तीमा रामजी खान अनि टिकापुनको सुमधुर आवाजमा सजिएको लोक भाका अब तपाईँको लागि होस् भनी देउतालाई भाकिम कि कठे हुने पर्खाइ भई थाकिन् कि पुग्ने मन हिजो अस्तिमा आजसम्म यतै छु क्यारे जाउँ भेट्न छिटिस पारी उनको बस्तीमा देउतालाई भाकिन कि कि पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा छितिस पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा छितिस पारी उनको बस्तीमा जो अस्तिमा आजसम्म यतै छु क्यारे जाउँ भेट्नमा छिटिस पारी उनको बस्तीमा बाँचेकै छु यता बरु हुनुलाई कस्तो छ खै त्यता पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा छिस पारी उनको बस्तीमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा छिस पारी उनको बस्तीमा क्षितिज पारी उनको बस्तीमा रामजी खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको यो लोकभाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको आजको बसाइमा भने मध्यकालीन समयमा निस्केका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ अब कार्यक्रममा फेरि अर्को एउटा भाकालाई स्थान दिने बेला भएको छ डाँडै बिसाउने वसन्त थापा अनि पूर्णकला बिचीको सुमधुर आवाजमा सजिएको एलोक भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार पाँच र कार्यक्रम लोकझङ्कारको बसाई सँगै रहनुहोला मेरी सानो छिन छिन मेरी पानी पिया तिमी भिसाउँछे ढाडै भिसाउ अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै भिसाउने छिनछिनमै पारी पिरती मेरी अरू पानी राम्रो छ मेरी सानोको एउटा पानी सुधार छाडै अरू पानी राम्रो छ time अर्पण एक से चार थोपलो पांच मेगा हार्ट यो एकैछिनको पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कार व्यवसाय सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम लोकसङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो मङ्गलबारे बसाइमा भने मध्यकालीन समयमा निस्केका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिने चमर्को गरिराखेका छौँ र कार्यक्रममा स्थान पनि दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ फेरि पनि कार्यक्रममा एउटा मिठो लोकदोहोरी भाकालाई जोड्ने बेला भएको छ भारी बिसाउँदा पुष्कल शर्मा अनि देवी खर्तीको सुमधुर आवाजमा सजेको लोक भाका अब क्रममा तपाईँको लागि चाहिँ बेलामा भेट्ने मौका पर्थ्यो त्यही बेलामा भरि बिसाउँदा आउँथ्यो समाउँथ्यो más de बिसाउँदा आउँथ्यो समाउँथ्यो भारी बिसाउँदा पुष्कल शर्मा अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको यो लोक भाकालाई हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रममा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि कार्यक्रम लोकझङ्कारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तौलो पाँच मेगाहजको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र दिनसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै जुनले मात्रै देख्छ वसन्त थापा अनि विष्णु माझीको सुमधुर आवाजमा सजिलो लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओजेल पर्छु नमस्कार राति राति भेट हुन आउँदाखेरि लुकी लुकी पिराती लाउँदा नि झुलेमा आन्दे माया लाएको झुलेमा हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज